यति बेला हामी एउटा मिठो आवाजबाट कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् तपाईँको फोन एकैछिन पछाडि लिन्छु यति बेला भने मिलन लामाले भर्खरै बजारमा लिएर आउनु भएको छ एउटा निकै नै रमाइलो खालको गीत छ मिलन लामा अनि रमिला न्यौपानेको आवाज रहेको भाका म त हजुर मेड इन नेपाल गोरी गोरी रूप रहेछ खैरो खैरो केसा गोरी गोरी रूप रहेछ खैरो खैरो केसा नेपाली नि बोल्दी रहेछौ नेपाली नि बोल्दी रहेछौ कहाँ नि देशा कालो टोपी काले कपाल कालो टोपी काले कपाल नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेटिन नेपाल गोरी गोरी रूप रहेछ खैरो खैरो केसा गोरी गोरी रूप रहेछ खैरो खैरो केसा नेपाली नि बोल्दी रहेछौ नेपाली नि बोल्दी रहेछौ कहाँ नि देशा कालो टोपी कालै कपाल कालो टोपी कालै कपाल नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेटी नेपाल गराउन त होला पक्कै फाइदा चिन जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छी घुमाइदिने मै हो कान्छी घुमाइदिने नेपालको गाइदा कालो टोपी कालै कपाल कालो टोपी कालै कपाल नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेटिन नेपाल चिन जाने गराउन त होला पक्कै फाइदा चिन जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छे घुमाइदिने मै हो कान्छे घुमाइदिने नेपालको गाइडा कालो टोपी आजको भाका तपाईँले सुनिसक्नु भएको छ मान्छे जहाँ गए पनि जहाँ रहे पनि आफ्नो मातृभूमि आफ्नै हुन्छ माया पक्कै पनि हुन्छ सायद यो गीतले पनि यस्तै यस्तै भन्दै थियो र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ काठमाडौँबाट मिलन चेपाङ मिलनजी के छ तपाईँको हाल खबर ल शनिबारको दिन छ एकदम आनन्दसँग बसिराख्नु भएको छ अहिले है पढ्न जानु पनि परेको छैन फुर्सदमा खाना बनाएर खाए पनि भयो है एकदम आरामै छौँ हामी सबैजना आराम छौँ अनि मिलनजे आज अर्पण समर्पणमा आउनु भएको छ कसलाई सम्झिन मन लागेको छ धन्यवाद अनि त्यो टेक्निसियनमा हुन्छ राजदादालाई त्यसलाई पाँच मेगा कार्यक्रम मेरो बस्नु सम्पूर्ण साथीहरू सम्झिन चाहन्छु र मेरो बस्नुहुने बुवा मम्मी अनि दादा दिपक मामा अनि के शान्ति भने उहाँलाई उहाँलाई सम्झिन चाहन्छु र कार्यक्रम मेरो भएको सबै साथीहरूले चाहिँ भएको छ अनि उहाँको साथीहरूको नाम अलिना रेणुका वर्षा रुचना अमृता कृष्ण अनुषा स्मृति त आत्मा कृतिका र यहाँ हाम्रो बुझाइ हुनुहुन्छ राम्रो छ भने उहाँहरूलाई मिलन चेपाङ भनेर हुन्छ मिलनजी कार्यक्रममा आउनुभयो सबै साथीहरूलाई मेरो तर्फबाट पनि मिठो सम्झना सुनाइदिनु होला है त ल नमस्कार मिलनजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार ओहो कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट मुस्कान हाम्रो मुस्कानजीको आवाजमा आज त निकै दम भेटिया छ त है निकै नै ठुलो सोले बोल्नु भएको छ नि त कता हुनुहुन्छ घरतिरै हुनुहुन्छ है अनि के छ दिनभरिको प्लान डुल्ने डुल्ने रेडियो सुन्ने हामीसँगै सहयात्रा गर्ने खाने है ल ठिक छ रमाइलोसँग बस्नु होला रमाइलो गर्नु पनि पर्छ समयमा है सधैँ यसरी घुम्न कहाँ पाइन्छ र होइन रमस्कान्तजी ल ठिक छ रमाइलो गर्नुहोस् पढ्नुहोस् पढ्दै हुनुहुन्छ भने जे काम गर्नु भएको छ राम्रोसँग लागि गर्नु होला आज चाहिँ अर्पण समर्पण मार्फत कसको छ सम्झिने सर्वप्रथम हजुरलाई धन्यवाद घर परिवारलाई अनि अर्पण हल युनिटलाई हजुर अनि मुस्कान लाम भने चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ मुस्कान आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले पनि बिदा हुन्छ है त ल नमस्कार नमस्कार मुस्कानजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ राजले इसारा गरिराख्नु भएको छ तपाईँ धेरै नबोल्नु साथीले पर्खिराख्नु भएको छ भन्दै हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट रिजन के भयो रिजनजी सन्चै हुनुहुन्छ नि फोनमा अलिकति डिस्टर्ब आयो कि जस्तो लागिरहेछ आवाज मैले स्पष्टसँग बुझ्न सकेको छैन अनि रिजनजी हजुर ठिकै छ आज फटाफट सम्झ्यौँ आवाजमा अलिकति एकदम कस्तो कस्तो छ बुझिराखेको छैन मैले सम्झिनुहोस् हुन्छ सर्वप्रथम त हजुरलाई अनि प्रेक्टिकलमा हुने दादाहरूलाई र रिजन भनेर चिनिने चिने सम्पूर्ण र रेडियो अर्पण स्टारहरू पाँच मेगा सुनिरहनुभएको सम्पूर्ण हुन्छ रिजनजी आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलामा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 छ अरे राजले इसारा गरिसक्नु भएको छ म अब भने कार्यक्रमबाट विदा हुनुपर्छ बिदा माग्ने तर्खर गर्छु यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकी गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्म जो जो साथीहरूले फोन गरिदिनु भयो तपाईँलाई धन्यवाद र प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार माया गर्ने भेट्यो क्या हो मैले भन्दा क्या हो मैले भन्दा बढी फिल्म हेर्न गयो अरे मोटरसाइकल चढी कसले दियो मैया तिमीलाई हातमा साइको घर कसले दियो मैया तिमीलाई हातमा साइको घर माया गर्ने भेट्यो क्या हो मैले भन्दा बढी फिल्म हेर्न गयो अरे मोटरसाइकल चढी कसले दियो मैया तिमीलाई हातमा साइको घडी कसले दियो मैया तिमीलाई हातमा साइको घडी तेरा मायाको मन ढको बरे जतामलको उतैतिर मायाको मन ढको गाई मरेको पिर भन्दा गोठमा भाग पल्को कसले दियो मैया तिमीलाई छोली खमलको कसले दियो मैया तिमीलाई छोली खमलको जाता मलको उतैतिर मायाको मन्डलको ए गाई मरेको पिर भन्दा गोठमा बाघ पलको कसले दियो मैया तिमीलाई छोली खमलको कसले दियो मैया तिमीलाई म खमलको